नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन सँगै खबर कक्षबाट शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम ब्यान्डको एक सय दुई थप्लो चार मेगरसँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत भरेकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू गलकोट नगरपालिकाको चौवालिसौँ कार्यपालिकाको बैठक सम्पन्न यही पौष उन्तिस गते बुधबार आठौँ नगरसभा गर्ने चौराहा माध्यमिक चौराहा माध्यमिक विद्यालयको अन्ठाउन्न वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न बालमैत्री संस्कर्ताको लागि सिएफआइसी सम्बन्धी चार दिने क्षमता विकास प्रशिक्षण अन्तर्गत दोस्रो दिनको प्रशिक्षण कार्यक्रम सम्पन्न गलकोटमा मुस्लिम समुदायको भेला सम्पन्न र बागलुङमा कोरोना संक्रमित छेपन्न वर्षीय पुरुषको मृत्यु बडीघाट गाउँपालिकामा हिउँदे सभामा पनि योजना छनौट दाई दाई दुली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 कार्यविधि दुई हजार सतहत्तर सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन कार्यविधि दुई हजार सतहत्तरका सार्वजनिक जवाबदेहिता प्रवर्धन कार्यविधि दुई हजार सतहत्तर आवश्यक संशोधन सहित नगरसभामा लैजाने गलकुट नगरपालिकाका सूचना अधिकारी तुलबहादुर विकले जानकारी दिनुभयो बैठकले मापदण्ड पूरा नभएका निर्माण व्यवसायहरूलाई स्थलगत अनुगमन गरी कार्यविधि अनुसार इजाजत दिनुका साथै नदीजन निर्माण सामग्रीहरूको आइई यी प्रतिवेदन स्वीकृत दिने निर्णय गरिएको छ चौवालिसौँ कार्यपालिकाको बैठक गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता अध्यक्षता सूचना अधिकारी तुलबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो चौराहा माध्यमिक विद्यालय गलकुट नगरपालिका वडा नम्बर एकमा अन्ठाउन्न वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष नेत्रबहादुर बुढाथोकीले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षक अभिभावक विद्यार्थी जागरूक भएर लाग्नुपर्ने बताउनु भएको थियो बुढाथोकीले कोरोना भाइरस महामारीको बावजुद पनि शिक्षकहरूको पठन पाठन प्रक्रियाले अगाडि बढाएकोमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरू लगनशील मेहनती भए लाग्नु लाग्नुपर्ने बताउनु भएको थियो कार्यक्रमको अवसरमा विद्यालयमा विभिन्न शीर्षकमा स्थापित कोर्सहरूबाट छात्रवृत्ति समेत वितरण गरिएको थियो त्यस्तै वार्षिक उत्सवको अवसरमा दुई सालको एसइमा एसएलसीमा उत्तीर्ण भूतपूर्व विद्यार्थी चित्र श्रेष्ठलाई सम्मान गरिएको शिक्षक एकराज शर्माले जानकारी दिनुभयो श्री शाहीले स्वास्थ्य सेवामा लागि गलकुट नगरपालिका वडा नम्बर तिनको हटिया स्वास्थ्य चौकीमा कार्यरत रहेको समेत शर्माले बताउनुभयो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विन्द्र बहादुर खत्रीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य हिराबहादुर घरती नायब सुबेदार डेलबहादुर काउचा सरस्वती माध्यमिक विद्यालयका प्राध्यापक पूर्णबहादुर चोखाल सिरबारी प्राथमिक विद्यालयका प्राध्यापक धनप्रसाद पुन चौराहा प्राथमिक विद्यालयका प्राध्यापक मनबहादुर बेका देवालय प्राथमिक विद्यालयका प्राध्यापक सुशीला खत्री विद्यार्थीहरू सरो खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बहादुर भण्डारी जीवनको अध्यक्षता शिक्षक अभिभावक प्रतिनिधि तथा शिक्षिका मञ्जु श्रेष्ठको स्वागत तथा शिक्षक गोविन्द प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो गलकोट नगरपालिकाको आयोजनामा बालमैत्री सहजकर्ताको लागि सिएफआइजी सम्बन्धी चार दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ गलकोट नगरपालिका तहका तथा वडा तहका सहजकर्ताको लागि सुरु गरिएको प्रशिक्षणको दोस्रो दिन विविध छलफलहरू सम्पन्न भएको छ कार्यक्रममा बालमैत्री राष्ट्रिय प्रशिक्षक विष्णु चौबेले बालबालिका सम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था बालबालिकामा लगानी किन कहिले कसरी र अर्थपूर्ण बाल सहभागिता के किन कहाँ कहाँ प्रक्रिया विधि लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो गलकुट नगरपालिका स्तरीय मुस्लिम समुदायको भेला सम्प गलकुटमा सम्पन्न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 देखा पर्न थालेका छन् स्वास्थ्य कार्यालय बागलुङका कोभिड उन्नाइस स्रोत व्यक्ति देवप्रकाश घिमिरेका अनुसार अहिले दुईजना गम्भीर बिरामीको आइसियुमा राखेर उपचार भइरहेको छ बाँकी तीनजना बिरामी धौलागिरी अस्पतालको आइसोलेसनमा छन् बाग्नुमा कोभिड उन्नाइस संक्रमणका कारण मृत्यु हुनेको संख्या दस पुगेको छ भने संक्रमितको संख्या नौ सय सडतिस छ अठाइसजना मध्ये पाँचजना धौलागिरी अस्पतालमा तेइसजना जिल्लाभरका विभिन्न आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ बडीघाट गाउँपालिकाले हिउँदे गाउँसभाबाट पनि योजना छनौट र बजेट विनियोजन गरेको छ कानून बनाउनका लागि हुने गाउँसभाले अघिल्लो आर्थिक वर्षको बाँकी बजेटले योजनाहरूमा बाँडफाँड गरेको हो चालु आर्थिक वर्षको मध्य अवधिमा छवटा योजनाको साधे लागि साढे तिन करोड रुपियाँ बाँडफाँड गरिएको हो गत आर्थिक वर्ष दुई हजार छिहत्तर सतहत्तरको तिन करोड बाहन्न लाख रुपियाँबाट चालु आर्थिक वर्षमा सम्पत्तिको रूपमा जम्मा गरेर सडक कृषि र शिक्षा शिक्षा क्षेत्रका छवटा योजनामा विनियोजन गरिएको गाउँपालिका अध्यक्ष मेरसिंह पाइजाले बताउनुभयो गाउँपालिकाको गाउँपालिकाले आठौँ गाउँसभा मार्फत अत्यावश्यक योजनाहरूमा रकमान्तरण गरेर बजेटको व्यवस्था मिलाएको छ आर्थिक वर्षको आधा अवधि सकिँदा समेत काम नभएका र सम्झौता गर्न नआएका योजनाहरूले ताकेता समेत तागेता समेत लिएको लिएको उहाँले बताउनुभयो भयो गाउँसभाले भलामी सिसाखानी मोटर बाटो निर्माणको लागि पच्चिस लाख गलेश्वर सहरा दिपायर सडकको लागि बिस लाख बेङ्गेटी गोठान सडकको लागि पन्ध्र लाख रुपियाँ विनियोजन गरेको सूचना अधिकारी थमन बहादुर रेश्मीले जानकारी दिनुभयो रुपियाँ विनियो त्यस्तै गाउँ सभाले कृषि तथा पशु सेवातर्फ एक करोड पैँतिस लाख स्वास्थ्यतर्फ पचास लाख र शिक्षातर्फ पचास लाख बजेटले बाँडफाँड गरेको हो कुनै कृषि तथा पशुपालनका योजनाबाट कृषक किसानले बिउ पुँजी र तालिम तथा प्रविधिको रकम हस्तान्तरण हुनेछ हामी कृषिमा आत्मनिर्भर बन्न चाहन्छौँ बजेट अधिवेशनका बेला छुटेका क्षेत्र समेत हिउँदी अधिवेशनबाट समेट्न खोजिएको छ अध्यक्ष पाइजाले भन्नुभयो अत्यावश्यक सडकमा लगानी हुनेछ बाँकी अघिल्लो वर्ष बजेको प्रयोग गर्न मिल्ने बजेट कृषि र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च हुनेछ त्यस्तै लक्षित वर्गतर्फ महिला तथा बालबालिकाको लागि एघार लाख रुपियाँ विनियोजन भएको छ गाउँसभाले तत्काल कार्यविधि बनाएर लक्षित वर्गका कार्यक्रमहरू सञ्चालनमा ल्याउने निर्देशन दिएको छ जनजातिको लागि सात लाख दलितको लागि पाँच लाख जस्ता नागरिक कार्यक्रमको लागि पाँच लाख अल्पसङ्ख्यकको लागि दुई लाख मुस्लिमको लागि दुई लाख र अपाङ्गता भएकाहरूको लागि पाँच लाख बजेट विनियोजन गरेको छ सङ्घीयता पछि लक्षित वर्गका लागि बजेटको व्यवस्थापन हुन सकेको थिएन गाउँ सभाले हालसम्मको खर्च र केही कार्यविधिहरू समेत पारित गरेको छ बागलुङको बडे गाउँपालिकाले बाल विवाह निरुत्साहित गर्न बुहारी स्वागत कार्यक्रम सञ्चालनमा ल्याएको छ गाउँपालिकाले बनाएको मापदण्ड पूरा गरेर विवाह गरेका बुहारीले पालिकाले स्वागत तथा सम्मान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो गाउँपालिकाले स्वागत तथा सम्मान गर्ने बुहारी कम्तीमा कक्षा आठ उत्तीर्ण गरेको हुनुपर्नेछ कम्तीमा आधारभूत तहको शिक्षा आर्जनपछि मात्रै बिहे होस् भन्ने हाम्रो चाहना हो गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले भन्नुभयो अशिक्षाका कारण हुने बालविवाह रोक्न यसले मद्दत गर्छ नयाँ बुहारीले सम्बन्धित स्थानीय पञ्चाधिकारी समक्ष विवाह भएको पैँतिस दिनभित्र विवाह दर्ता भएको हुनुपर्छ बाल विवाहको दर्ता नहुने भएकाले स्वागत तथा सम्मान गर्ने बुहारीले विवाह दर्ता अनिवार्य गरेको हुनुपर्ने मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिनुभयो समाज परिवर्तन गर्न सहज छैन तर हामीले सजिलो तरिका अप्नाएर पनि परिवर्तन गर्न सक्छौ थापा भन्नुहुन्छ शिक्षा प्रक्रिया र सरकारी प्रक्रिया अनिवार्य गरेर स्थानीय सरकार घर घरमा पुग्दा समस्या पहिचान र समाधानमा सहज हुन्छ मापदण्ड पुरा भएका बुहारीले सम्बन्धित वडा समितिको निर्णय अनुसार छनौट गरी प्रत्येक एक एक महिनामा एउटा कार्यक्रम गरी सम्बन्धित वडाको स्वास्थ्य चौकी आमा समूह युवा क्लबका प्रतिनिधि एवं सेवा क्षेत्रभित्रका विद्यालयका प्रधान अनिवार्य उपस्थितिमा सम्मान गरिनेछ गाउँपालिकाले छनौट भएका नवदम्पतिका लागि आवश्यक पर्ने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक पारिवारिक योजना निर्माणका लागि आवश्यक पर्ने कापी र कलम स्वास्थ्य एवं सरसफाइ सम्बन्धी सामग्री समेत सम्मान कार्यक्रम वितरण गर्ने कार्यविधि बनाएको छ यो कार्यक्रमले नवदम्पति बुहारीले समाजमा घोलमेल हुने वातावरण सिर्जना गरी सामाजिकरण सामाजिकीकरणमा सहयोग गर्ने उपाध्यक्ष दिलकुमारी पुनको भनाइ छ सामाजिक मेलमिलाप सहित सबै समाज निर्माणको लागि उत्प्रेरित गर्ने आधारभूत तहको शिक्षालाई अनिवार्य गर्ने तोकिएको समयमा विवाह दर्तामा प्रोत्साहित गर्ने व्यक्तिगत तथा पारिवारिक सरसफाइमा विशेष जोड दिने यसले सघाउनेछ पुनले भन्नुभयो गाउँपालिकाले बाल विवाहमा कमी ल्याउन र सभ्य समाज निर्माणको लागि बढी गाउँपालिकाको इच्छा छोरी बुहारीले उच्च शिक्षा नारा बनाएको छ सोही नाराका आधारमा गाउँपालिकाको एउटै सन्देश बाल विवाह मुक्त हाम्रो सरकार लक्ष्य लिएर कार्यक्रम बनाइएको उहाँले बताउनुभयो लक्षित वर्ग उत्थान कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट नयाँ बुहारी स्वागत मार्फत कार्यक्रम सञ्चालन हुनेछ बरिङले असल बुहारी सम्मान आमाहरूले बोल्ने काम ल कला लगायतका कार्यक्रमहरू समेत निरन्तर सञ्चालन गर्दै आएको छ यिनी खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोट नगरपालिकाको चला सौ कार्यपालिकाको बैठक सम्पन्न यही पौष उन्तिस गते बुधबार आठौँ नगरसभा गर्ने चौरा माध्यमिक विद्यालयको अन्ठाउन्न वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न बालमैत्री सहजकर्ताको लागि सिएफआइजी सम्बन्धी चार दिने क्षमता विकास प्रशिक्षण अन्तर्गत दोस्रो दिनको प्रशिक्षण सम्पन्न गलकोटमा मुस्लिम समुदायको भेला सम्पन्न र बागलुङमा कोरोना संक्रमित छेपन्न वर्षीय पुरुषको मृत्यु बडीघाट गाउँपालिकामा हिउँदे सभामा पनि योजना छनौट यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार